मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्शल इम्पोरियममा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुपबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ फिटिंग सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा चितवन क्षेत्र नम्बर चारमा आज भइरहेको उपनिर्वाचनमा एक सय एक वर्षीय शिवराम दवाडीले विद्युतीय मतदान यन्त्र मार्फत मतदान गर्नु भएको छ उहाँले गीतानगर गाउँ विकास समितिमा रहेको हिमालय उच्च मावि चम्पानगर मतदान स्थलबाट बिहान नौ बजे मतदान गर्नुभएको हो चम्पानगर निवासी देवाडीले आफूले एक वर्षको अवधिमा दुई पटक मत खसाल्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो यसै गरी भरतपुर सात ख मतदान केन्द्रमा कृष्णपुर बस्ने बयानब्बे वर्षका जगतलाल महर्जनले पनि मतदान गर्नुभएको छ यसैबीच राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा दुईजना क्रियापुत्रीले विद्युतीय मेसिनबाट मतदान गरेका छन् बुबा टेकनाथ अधिकारीको निधन भएको आज नौ दिनको दिन भरतपुर बुद्ध चोकका मुकुन्द राज अधिकारी र गिरेन्द्र राज अधिकारीले मतदान गरेका हुन् सहयोगीका साथ आएका उनीहरूलाई अगाडि नै मतदान गर्ने व्यवस्था मिलाइएको चितवनका प्रहरी प्रमुख प्रदुम्न कार्कीले जानकारी दिनुभयो संविधान सभा सदस्य उपनिर्वाचन कार्य उत्साहपूर्ण र शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको निर्वाचन आयोगले सुनाएको छ आयोगका अनुसार आज बिहान सात बजेदेखि चितवन क्षेत्र नम्बर चार काठमाडौँ क्षेत्र नम्बर दुई बर्दिया क्षेत्र नम्बर एक र कैलाली क्षेत्र नम्बर छमा जारी मतदानमा मतदाताहरू उत्साहपूर्वक सहभागी भइरहेका छन् चारवटी निर्वाचन क्षेत्रमा तीन सय चौबिसवटा मतदान केन्द्र राखिएका छन् मतदान साँझ पाँच बजेसम्म चल्नेछ कैलालीका दुई मतदान केन्द्रमा महिला कर्मचारीबाट मात्रै निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको आयोगका प्रवक्ता महेश्वर नेौपानेले जानकारी दिनुभयो काठमाडौँ दुईमा उन्चालिस मतदान स्थल र नब्बे मतदान केन्द्र चितवन चारमा एकतिस मतदान स्थल र एक्कासी मतदान केन्द्र बर्दिया एकमा सैतिस मतदान स्थल र अठहत्तर मतदान केन्द्र र कैलाली छमा तीस मतदान स्थल र पचहत्तर मतदान केन्द्र रहेका छन् यसपटकको उपनिर्वाचनमा चारवटी क्षेत्रमा विद्युतीय उपकरणबाट मतदानको व्यवस्था गरिएको छ चारै क्षेत्रमा दल र स्वतन्त्र उम्मेद्वार गरी छिहत्तर जना चुनावी प्रतिस्पर्धामा रहेका छन् तीमध्ये राजनैतिक दलका उम्मेद्वार साठी र स्वतन्त्र जना छन् एमाले नेता रघुजी पन्तले नवौ महाधिवेशनमा माधव कुमार नेपालको जित सुनिश्चित भएको बताउनु भएको छ प्रेस चौधरी चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पन्तले नेता नेपालमा पार्टीका सबैलाई समेटेर अगाडि बढ्न सक्ने क्षमता भएका कारण विशेष सुनिश्चित निश्चित भएको दावी गर्नुभएको छ उमेर ढल्केको र अस्वस्थ पनि भएकाले केपी ओलीले पार्टी चलाउन नसक्ने भन्दै पन्तले जितको नीति उसै जसको नीति उसैको नेतृत्व अनुरूप नेपाल सर्वसम्मत रूपमा अध्यक्ष हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा लगभग सहमति बनिसकेको र त्यो प्रतिवेदनको नेतृत्व पनि नेता नेपालले गरेको भन्दै पन्तले जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड़ दिनुभयो अबको अध्यक्षले नेकपा एमाले पार्टीको मात्र नेतृत्व नगरी समग्र देशको नेतृत्व गर्नुपर्ने हुनाले यसका लागि नेता नेपाल मात्र योग्य रहेको दावी गर्नुभयो केपी ओलीसँग प्रतिस्पर्धामा प्रतिस्पर्धामा परेमा पनि नेता नेपाल नै ने नेतृत्वमा आउने उहाँको भनाइ थियो देशभर गरिएको प्रारम्भिक अनुमानमा नेपाल पक्षधर पचहत्तर प्रतिशतको हाराहारीमा रहेको नेता पन्तले दावी गर्नुभयो नेपालगंज नाकाउँदै भारत लैजाने तयारी अवस्थामा राखिएको अहिलेसम्मकै ठूलो परिमाणको अफिम सहित पाँचजनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ प्रहरीले आज बिहान वासुदेवपुर एकबाट बेस किलो अफिम सहित रुकुम साक चारक छयालिस वर्षीय देवीलाल गिरी सैतिस वर्षीय जितेन्द्र गिरी बत्तीस वर्षीय वीरबहादुर खड्का तेत्तीस वर्षीय मोतीलाल ओली उनपचास वर्षीय खड्क बहादुर खड्का पक्राउ परेका हुन् पक्राउ अफिम करिब अस्सी लाख मूल्य बराबर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सनक बहादुर शाहीले बताउनुभयो राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शान्ति स्थापनाको लागि सहयोग गर्ने बताउनु भएको छ राष्ट्रपति पुटिनले युक्रेनले अघि सारेको शान्ति योजनाको समर्थन गर्नु भएको हो तर पुटिनले योजना सम्भव र यथार्थवादी तुल्याउन युक्रेनले रुस समर्थक विद्रोहीसँग ताल मूल मोलतोल र सम्झौता गर्नुपर्ने बताउनु भएको छ पूर्वी युक्रेनमा द्विपक्षीय समर्थकहरू बेस हडपहरू सारी रहेको बेला पुटिनले युक्रेनको शान्ति योजनाको समर्थन गर्न लाग्नु भएको हो पृथकतावादी लडाकुहरूले भने संघर्ष अन्त्यलाई अस्वीकार गरेका छन् र इन्डोनेसियासँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली आज त्यसतर्फ गएको छ मैत्रीपूर्ण खेल बुधबार दिउँसो इन्डोनेसियाको राजधानी जोकार्थमा हुनेछ नेपाली टोलीलाई आज बिहान इन्फाक कम्प्लेक्स साथ दोबाटोमा एक कार्यक्रम गरी युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेललाई एन्फा अधिकारीहरूले विदाई गरेका छन् नेपाल फुटबल टिमका प्रशिक्षक ज्याक स्टेफानोस्की तथा सहिक प्रशिक्षक उपेन्द्र मानसिंह र बाइस खेलाडी सहितको टोली इन्डोनेसिया गएको हो नेपाली टिमका खेलाडी भरत खवास भने आज टिमसँगै गएका छैनन् नेपाल आर्मीका सहायक सेनानी रहेका खवास भने पर्सि मात्र इन्डोनेसिया पुग्नेछन् अवस्था अपरान्न चार बजीको अर्पण खबर सकियो सुचिता हमाल बिता भए नमस्कार